अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सोप नारायणगढ फोन जेरो नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अरियाल नेकपा एमाले केन्द्रीय कमिटिको बैठक आज पनि बस्दैछ नौ महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज संगठनात्मक प्रस्ताव र विधान संशोधनको प्रस्ताव सम्बन्धी कार्यदलको प्रतिवेदनमाथि छलफल सुरु हुनेछ ती प्रतिवेदन हिजोको बैठकमा पेश भएका हुन् राजनीतिक प्रतिवेदन सम्पादन कार्यदलको संयोजक अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ भने संगठनात्मक प्रस्ताव र विधानका लागि महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो महाधिवेशनमा प्राप्त सुझावलाई समेटेर ती प्रतिवेदन तयार गरिएका हुन् तर विधानमा पार्टीका स्थायी कमिटी र पोलिट ब्युरोमा उम्मेद्वार हुन वरिष्ठतालाई आधार बनाउने कि सबैलाई योग्य मान्ने भन्नेमा विवाद देखिएको छ आजदेखि छलफल गर्न कार्यसूची तयार गरेकोले आज थप छलफल हुने सचिव योगेश भट्टराईले बताउनु भएको छ बैठकका लागि महाधिवेशनको समीक्षा महाधिवेशनबाट पारित दस्तावेजहरूको प्रकाशन केन्द्रीय कमिटिको बैठक सञ्चालन कार्यविधि तथा आचार संहिता निर्माण पोलिट ब्युरो तथा स्थायी कमिटिको निर्वाचन केन्द्रीय कमिटिका पदाधिकारी र पूर्ण तथा वैकल्पिक सदस्यको मर्यादा क्रम निर्धारण कार्यविभाजन कार्ययोजना राष्ट्रिय राजनीतिक परिस्थितिको समीक्षा सरकार संविधानसभा तथा व्यवस्थापिका संसद को काम लगायत कार्यसूची तय गरिएको छ बैठक अबको केही बेरमै पार्टी कार्यालयमा बस्नेछ व्यवस्थापिका संसदको बैठक पनि अबको केही बेरमै बस्दैछ आज बस्ने बैठकमा युवा तथा खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले राष्ट्रिय युवा परिषद विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव पेश गर्नुहुनेछ केही बेरमा बस्ने आजको बैठकमा विनियोजन विधेयकमाथि पनि छलफल जारी रहनेछ आज कानून न्याय संविधान सभा तथा संसदीय मामिला मन्त्रालय र शान्ति तथा पुननिर्माण मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल गर्ने सम्भावित कार्यसूची तयार पारिएको छ इबोला भाइरसको महामारी भित्रन नदिन स्वास्थ्य मन्त्रालय गृह कार्यमा जुटेको छ निरोधात्मक कार्यक्रम सञ्चालनको तयारी र रोग विरुद्धको रणनीति बनाउनका लागि आज दिउँसो स्वास्थ्य मन्त्रालयमा सरकारवाला निकायबीच बैठक बसी आवश्यक निर्णय गर्ने तयारी गरेको छ हिजो मन्त्री परिषद कार्यालयका सचिवसहितको उच्चस्तरीय बैठकले विमानस्थलमा हेल्प डेक्स स्थापना शङ्कास्पद बिरामीको छुट्टै उपचार व्यवस्था लगायतका निर्णय गरेको थियो सरकारले व्यक्तिगत रूपमा नै सुरक्षात्मक उपाय अपनाउनु पर्नेमा पनि जोड दिएको छ शङ्कास्पद लक्षण देखिएका बिरामी आफैले विशेष सतर्कता अपनाउनु पर्ने गरी सरकारले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ पश्चिमी अफ्रिकी मुलुकमा फैलिएको इबोला भाइरसको महामारी नेपालमा भित्रन नदिन त्यहाँबाट फर्किएकालाई तीन हप्तासम्म निगरानीमा राख्ने सरकारले तयारी गरेको छ इबोला भाइरसका कारण मृत्यु हुनेको संख्या लगातार बढेपछि विश्व स्वास्थ्य संगठन डब्लुएचओले सो भाइरस नियन्त्रणका लागि प्रयासमा एक औषधि प्रयोग गर्ने अनुमति दिएको छ इबोला भाइरस नियन्त्रणका लागि विश्वमा कुनै पनि औषधि आधिकारिक रूपमा उत्पादन नभएपछि प्रयोगकै रूपमा एक औषधि प्रयोग गर्न अनुमति दिएको छ औषधिको नाम र उत्पादकबारे भने केही पनि खुलाइ खुलाइएको छैन पछिल्लो पटक फैलिएको इबोला भाइरसका कारण एक स्पेनिस पादरीको मृत्यु भएको छ इबोला भाइरस अफ्रिकी देश लाइबेरियाबाट फैलिएको हो पछिल्लो पटक स्पेनिस पादरीको मृत्यु भएपछि भाइरसको खतरा युरोपेली देशमा पनि बढेको भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ इबोला भाइरसका कारण अहिलेसम्म दक्षिण अफ्रिकामा मृत्यु हुनेको सङ्ख्या एक हजार नागिसकेको छ र स्पेनिस क्लब रियल म्याड्रिडले युएफा सुपर कप फुटबलको उपाधि जितेको छ टोनी क्रुस र जेम्स रोड्रिगेजले डेब्यू गरेको खेलमा यु युरोपा लिग च्याम्पियन सेभिल्लालाई दुई शून्यले हराउँदै रियलले उपाधि जितेको हो रियलको जितमा दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरे यस्तै प्री सिजन मैत्रीपूर्ण खेलमा इङ्ग्लिस क्लब चेल्सी र म्यान्चेस्टर युनाइटेड पनि विजयी भएका छन् चेल्सीले स्पेनिस क्लब रियल सोसिडालाई दुई शून्यले हरायो चेल्सीको जितमा दुवै गोल डिएगो कोस्ताले गरेका हुन् यस्तै म्यान्युले स्पेनिस क्लब भ्यालेन्सियालाई दुई एकले हराएको छ म्यान्युका लागि डायरेन फलेचर र माउनी फेलेनीले एक एक गोल गरे भ्यालेन्सियाका लागि सान्तोना गोल भने रोड्रिगोले फर्काएका हुन् हौस् त यसका साथै दिउँसो एक बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिन द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस The next education आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ द नेक्स्ट